रेडियो थाहा सञ्चार उनान्से दशमलव चार मेगा हर्ज काठमाडौँ थाहा सञ्चार डट कम र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले साहित्यकार नारायण ढकालको पछिल्लो उपन्यास हजार माइलको बाटो सुनाइरहेका छौँ आफ्ना अघिल्ला अघिल्ला उपन्यासमा जस्तै यो उपन्यासमा पनि उपन्यासकार ढकालले काठमाडौँ वरपरको सेटिङमा कथा बुन्नु भएको छ हजार माइलको बाटो एउटा सामाजिक राजनीतिक उपन्यास हो तसर्थ लेखकको विचार वा धारणासँग तपाईँ सहमत असहमत जेसुकै हुनुहोस् तर यो राजनीतिमा रुचि राख्नेले पढ्नै पर्ने पुस्तक हो जनयुद्धको पृष्ठभूमिमा लेखिएको यो उपन्यासमा हामीले देखे भोगेका कुरा मात्र छैनन् कतिपय पात्र र सन्दर्भमा हामी आफूले स्वयंको प्रतिबिम्ब समेत भेट्न सक्छौँ उपन्यासकारले मूल पात्र धीरेन्द्रलाई माध्यम बनाएर कथा बुन्नु भएको छ सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास हजार माइलको बाटोको तेस्रो भाग आनन्दकोटी विद्यापीठबाट निष्कासनमा परेपछि धीरेन्द्र र नरेन्द्रनाथ बीच झनफाटो बढ्यो त्यसअघि नरेन्द्रनाथ जति निरङ्कुश देखिए पनि धीरेन्द्रलाई निकै माया गर्थे अरूले उसलाई उपेक्षा गर्दा कडा प्रतिवाद गर्थे र भन्थे कि यो आमा बिनाको टुहुरो हो यसलाई सबैले माया गर्नुपर्छ तर जब धीरेन्द्रले लाजै मर्दो गाँजा काण्ड मचायो त्यसपछि उनी ज्यादै विरक्ति थिए जीवनमा हेर ठुलो भुल गरेछु मैले कमला गोधालाई धोर गाई बनाउँछु भन्नु मेरो मूर्खता थियो मूर्खता कमलाले जवाफ दिएनन् उनले ठुल्ठुला आँखाले पतिलाई हेरिन् मात्र त्यस घटनापछि धीरेन्द्र पनि उल्टो पाल्टो सोच्न थाल्यो बाको अनुहार जति जति कालो र उदास हुँदै गयो उसले लाग्यो बालाई आमाको हत्याको विषयले पोलिरहेको छ अपराध गरेपछि मानिसको आत्माको नुर गेर्छ उसको ठम्याइमा बा अचेल त्यस्तै अवस्थामा छन् बा जति जति हताश देखिए ऊ उनीप्रति उति उति शङ्कालु बन्दै गयो अब उसलाई पक्का भयो बा उसलाई कालो इतिहासको त्यो कुरूप यथार्थबाट टाढा राख्न चाहन्छन् एक साँझ उसले मनोहराको किनारमा डुल्न गएका बेला मिठारामलाई आफ्नो मनको दुःख र उकुस मुकुस पोख्यो अब म जन्म्या चार वर्ष नपुग्दै आमाको हत्या भयो र अर्को एक वर्ष नबित्दै त्यो ठाउँ सानी आमाले यी सब कुरा त धेरै पछि मात्र खुल्या हुन् मिठाराम त्यति भएर नि केही कुराको म सानैदेखि जानकार थिएँ बिहे गरेर हाम्रो घरमा पस्ने बित्तिकै सानी आमा बाको गाडा न गाडा छाया भनेर बसिन् उनले घरमा पाइलो हाल्न साथ मलाई आफ्नै पहिलो छोरो जस्तो व्यवहार गर्न थाले बिहे भएको दस महिनामा खगेन्द्र जन्मियो त्यसपछि नै उनले मलाई परचकी ठानिनन् तर त्यो उनको स्वाङ मात्र थियो त्यसैले म बाह्र सानियामा दुइटैको हुन नसके हो बुझिस् के यार नि त यार यार नि धीरेन्द्र तिम्रो घरको अवस्थै त्यस्तो छ म त त्यहाँ भएको भए त बौलाइसक्थेँ होला के हो के हो त नि घरमै रहन्जेलले मलाई एकान्तै मात्र मनपर्छ अनि फेरि एकान्तमा चाहिँ भात बटिनेको छाया आँखा सामुन्ने छुवास आउँछ खै घाममा तिमी बाहेक खासै मिल्ने साथी पनि बनेनन् चार कक्षापछि त तिमीसँग पनि छुट नाम भइसक्यो जस्तो भयो भन त कति वर्षमा भेट भयो हाम्रो खोइ झन्डै तिन वर्ष भयो कि अनि उता आनन्द कुटीमा तिम्रो कोही साथी बनेन नि न बन्यो नि यार भन्न त तर सपना जस्तो एउटा सपना आशा देखाएर आयो बिउजिँदाखेरि फुस भने जस्तो थियो हो त्यहाँ ब्रजेश भन्ने साथी थियो यस्तो साहसी साथी भेटिएको थियो त्यहाँ मेरो त शक्ति पनि बढिया थियो नि तर के त्यो मित्र त चार वर्ष पनि टेक्न पाएन यार ठट्टै ठट्टा मैले र उनले एक दिन गरे मामुली चकचकेले हामी स्कुलबाट निकालियौँ वास्तवमा त्यति सानो गल्तीले हामीलाई स्कुलबाट पर्ने हो जस्तो लाग्छ उनीहरू रात नपरुन्जेल बगरको हावा खाँदै गफ गर्दै डुलिरहे आठ कक्षामा पहिलो अर्धवार्षिक परीक्षासम्मको कुरो गरौँ न म त हिन्दी र नेपाली जासुसी उपन्यासको त किरै भइसकेको थिएँ भने इब्ने सफी बिए वेद प्रकाश काम्बोज खनल रन्जित शरद निरौला र दीर्घबाहुका किताब मेरो सिरानी बनिसकेका थिए म त सपनामा पनि खलनायक भनेर जम्मैले तर्साएको देख्थेँ मेरो पहिरन शिरदेखि पाउसम्म कालो कालो ह्याट कालो ओभरकोट कालो प्यान्ट कालो जुत्ता मोजा काले गगल्स त्यस्तै मसित त्यो उपन्यासमा वर्णन गर्ने भिलेनहरूले चढ्ने जस्तै कालो सिसा भएको कालै कार पनि हुन्थ्यो म त्यो कारमा चढेर जस्तो सुकै मयौँ भन्ने जेम्स बन्डलाई समेत छक्याउँथेँ र फरार हुन्थेँ अनि यो आनन्दपुर गाउँको सतह मन्दिर पृथ्वीभित्र मेरो साम्राज्य हुन्थ्यो अन्डरग्राउन्ड साम्राज्य अनि थाहा छ मेरो गार्डहरूको युनिफर्म पनि कालै हुन्थ्यो उनीहरू मभन्दा दुईवटा कुरामा मात्रै फरक हुन्थ्यो उनीहरूले ह्याट र गगल्स लगाउनु चाहिँ पाउँदैनथे मेरो सपना त्यही थियो म मेरो त्यो सपना ब्रजेशलाई भन्थेँ ब्रजेश मोहित भनेर मेरो सपना सुन्थ्यो र टिप्पणी गर्थ्यो सोम म पनि तेरो साथ दिन्छु यार हामी मिलेर भिलियन बन्नुपर्छ सामान्य मान्छे त जो पनि हुनसक्छ तर स्पेसल हुनु अर्कै सानो हो त्यति भनेर धीरेन्द्र भावुक भयो र बोल्न छोड्यो अनि भन न त्यसपछि के भयो त्यसपछि प्रजेशसँग बिछोड भयो मेरो सपना पनि खराबमा पर्यो मलाई बाले घर ल्याए भोलिपल्ट म ब्रजेशले डाके ठाउँ रत्न पार्कमा जान पनि सकिनँ उसले त मलाई भागेर बम्बई जाम फिल्म खेल्नुपर्छ भन्थ्यो जाम कि नजाम जाम कि नजाम भन्ने दुविधाले रातभरि र भोलिपल्ट बिहानसम्म पनि लखेटी राखेँ र पछि सोच्दा सोच्दै नजाने टुङ्गोमा पुगेँ खास किसिमको एउटा डरले गर्दा नै मैले त्यो निर्णय लिन सकिनँ खासमा सधैँको लागि जान त केही पनि थिएन तर फेरि खर्च सकिएर पछि यहीँ फर्किनु पऱ्यो भने बा अनि सानी आमा यिनीहरूको अगाडि त डाडुमा पानी तताएर मरिनु भइगयो होइन त धीरेन्द्रको बयानले मिठाराम रन्थनी हो उसका आँखा आँसुले ढाकी हे तर धीरेन्द्रको अनुहार अझै बगरको बालुवा जस्तो सुक्खा थियो अँध्यारो बढ्दै बढ्दै गयो टाढा फाँटमा स्याल कराउन थालेपछि उनीहरू गाउँतिर फर्किए आनन्दकुटी स्कुलले धीरेन्द्रलाई अर्धवार्षिक परीक्षाभन्दा केही समय अगाडि निकालेको थियो असारको आधा आधी बितिसकेको थियो मनसुनी वर्षाले पुरै देशलाई छोप्न थालेको थियो त्यो समय धीरेन्द्रका निम्ति उराट दुस्वप्नहरूले घेरिएको थियो ईर्ष्या आत्मकुण्ठा अहङ्कार र हीनता बोधले उसको मन कुटुकुटु खाइरहेका थिए उसको बाको मनस्थिति पनि ठिक थिएन उनी आफ्ना अगाडि दुई विकल्प मात्र देखिरहेका थिए धीरेन्द्रलाई अर्को कुनै स्कुल खोजेर भर्ना गरिदिनु वा कुनै वास्ता नराखी आवारा बन्ने बाटोतिर धकेलिदिनु प्रधान पञ्च नरेन्द्रनाथ आफ्नो छोरासित जति नै नबोले पनि उसको भविष्यबारे कहलिएका थिए भन्ने कुरा उनको छटपट्टिले दर्शाउँथ्यो त्यस अवधिमा उनले पञ्चायतको नियमित काम पनि राम्ररी गर्न सकेनन् मुद्दा छिन्ने विकास निर्माणका योजना ल्याउन तत्परता देखाउने र पञ्चहरूका जमघटमा सहभागी हुने कुरामा उनको पहिलेको जस्तो रफ्तार र जाँगर देखिएन उनी ग्रीष्मको चर्को घामले ओइलाएको कातर बिरुवा झैँ भएका थिए दुई विकल्प मध्ये नरेन्द्रनाथले पहिलोलाई रोजे आखिर उनी पनि जिम्मेवार बाबु न थिए एक दिन बिहानको समय थियो आफ्नो नियमित दैनिकी अनुसार उनले रेडियो नेपालको बिहानको समाचार सुनेपछि रेडियो बन्द गरेर पालीको दलिनमा झुन्ड्याए उनले माइली दिदीलाई बोलाएर भाने ए माइली सुन त त्यसलाई समयमै खाना खाएर तयार रहनु भन्यो आज सहर जानुपर्छ नरेन्द्रनाथको निर्णयमा यसपटक पनि कमलाले केही भनेनन् उनी पहिले झै मौन रहिन् खाना खाएपछि नरेन्द्रनाथले धीरेन्द्रलाई पद्मोदय स्कुलतिर लिएर गए धीरेन्द्र लुरुलुरु बाको पछाडि लाग्यो पुतली सडकको दक्षिणपट्टि सिंहदरबारको पर्खाल सुरु हुनुभन्दा पचास फिट यता थियो स्कुल भवन पुरानो दरबार ढाँचाको भवन अङ्ग्रेजी अक्षर क्यापिटल ई e आकारको थियो भवनको भित्ता चुनले पोतिएको र छाना देशी टाइलले छाइएको थियो यी आकारको तीन पाखुरा मध्ये बीचको केही छोटो थियो छेउछेउका लामा दुई पाखुराका माथला भागहरू फराकिलो कौशीका रूपमा थिए भवनको अग्रभागमा श्री तीन महाराज पद्म शमशेरको शालिक थियो भवनको पछाडिपट्टि पश्चिम भागमा कमला महारानीको शालिक र फराकिलो खेल मैदान थियो कमला महारानी पद्म शमशेरकी धर्मपत्नी खेल मैदानको केही नजिकै टुकुचा नदी र त्यसपछिको पश्चिमोत्तर भागमा फराकिला खेतका गराहरू थिए ती गराहरू बाह्रै महिना हरिया रहन्थे वर्षामा धान र हिउँदमा काउली रायो मुला र राता गाठा लहलह झुलेका हुन्थे फाँटको दक्षिणपट्टिको भागमा चाहिँ केही समय अघि मात्र भ्रिकुटी मण्डप प्रदर्शनी स्थल बनेको थियो त्यसको सामान्य उत्तरपट्टि राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लब बनिरहेका थिए पद्मोदयका प्रधान अध्यापक भगवान राज अर्याल हसिला खालका सधैँ निधारमा पशुपतिनाथको चन्दन लगाएर आउने र विद्यार्थीहरूलाई माया गर्ने स्वभावका थिए धीरेन्द्रलाई भर्ना गर्दा उनले कुनै शङ्का गरेनन् हाँस्दै उसको कपाल चम्चम्याउँदै उनले भने अब राम्ररी मन लगाएर पढ्नु पढ्नु जस्तो मजाको खेल अर्को कुनै छैन अब संसारमा विद्या जस्तो श्रेष्ठ सम्पत्ति अर्को छँदै छैन विद्याधनम सर्वधन प्रधानम त्यसअघि नरेन्द्रनाथले आनन्दकुटीका प्रधान अध्यापक भिक्षु आनन्दसँग करुण निवेदन गरेर स्कुल ट्रान्सफर सर्टिफिकेट बनाएर ल्याइसकेका रहेछन् यसैले भर्ना गर्न निकै सहज भयो नत्र एउटा स्कुलबाट निकालिएको चरित्रहीन विद्यार्थीलाई अन्त कहीँ भर्ना गर्न निकै मुस्किल पर्थ्यो पद्मोदयमा भर्ना भएपछि सुरुका केही महिना धीरेन्द्रले घरबाटै आवत जावत गरिराख्यो आनन्दपुरबाट पद्मोदय पुग्न दुई घन्टा र फर्किन दुई घन्टा लाग्थ्यो त्यो पनि फटाफट हेर्दा मात्र बिस्तारै हिँड्ने हो भने आउन जान गरेर छ घन्टा खेर फाल्नु पर्थ्यो सधैँ स्कुलबाट फर्किँदा ऊ गलेर हुरीले सोत्राम पारेको मकै बाली झैँ हुन्थ्यो यो देखेर उसका बाले उसलाई डेरा लिएर उतै सहरतिर बस्ने व्यवस्था मिलाए खेमराज गुरुका छोरा बसन्तराज दिल्ली बजारमा डेरा गरी बस्थे बाली ठाने अब बसन्तराज नै धीरेन्द्रका निम्ति उपयुक्त संरक्षक बन्न सक्छन् वसन्तराज काठमाडौँ जिल्ला अदालतमा बहिदार थिए उनी दुब्लो काँटका तर सालाखाला नेपाली भन्दा केही अग्ला व्यक्ति थिए लाम्चो चुच्चो नाकले उनी खाटी बाहुन हुनुको परिचय दिन्थ्यो सधैँ पाइन्ट र कमिज लगाउँथे अनि टाउकोमा हुन्थ्यो ढाका टोपी जाडोका करिब चार महिना कपडाका जुत्ता लगाउँथे र बाँकी समय बाटा कम्पनीका हवाई चप्पलमा हुन्थे धेरै बोल्दैनथे तर मुसु मुसु हाँसिरहे जस्तो अनुहारले उनी कपटी होइनन् भन्ने संकेत दिन्थ्यो दिल्ली बजारको पूर्वपट्टिको ओह्रालोमा उनको डेरा थियो पिपल सँगै भने पनि फरक नपर्ने हावा चलेको समयमा कहिलेकाहीँ पिपलका पातहरू झ्यालबाट कोठाभित्र आइपुग्थे हुरी चलेको समयमा पिपलको घरजन आफ्नै हृदयबाट निश्चित ध्वनि जस्तो सुनिन्थ्यो कर्धनी कृष्णमान श्रेष्ठ सिंह दरबारमा जागिरी थिए गृह मन्त्रालयका खरदार बसन्तराज कृष्णमानसित नेवारीमा धारा प्रवाह कुरा गर्थे भाषाको साइनो कति प्रभावकारी हुने रहेछ भने बसन्तराजलाई कृष्णमानको परिवारले आफ्नै सदस्य झैँ व्यवहार गर्थ्यो कृष्णमानको भान्सामा पाकेको मिठो मसिनो खानेकुरा उनकोमा आइपुग्थ्यो टोल र टोल वरपरका चिन्डीहरू सबैले बसन्त बाबु या बसन्त बाजे भनेर प्रेमपूर्वक बोलाउँथे उनी एक प्रकारले दिल्ली बजारका रैथाने जस्ता भइसकेका थिए सडकपट्टि तिनवटा झ्याल भएको लामो कोठा थियो त्यो कोठाको पूर्वी भागमा दुईजना सुत्न पुग्ने खाट त्यसको तल सुकुलमा राडी खाटमुनि टिनको ठुलो ट्याङ्का भित्तामा गणेश र लक्ष्मीका चित्रसँगै आफ्नो श्याम स्वेत तस्बिर कोठाको पश्चिमपट्टि भान्साका निम्ति चाहिने खाद्य सामग्री र एक छोरो भाँडाकुँडा थिए कोठाको मोटामोटी हुलिया थियो त्यो बसन्तराजले तस्विरमा टाई लगाएका थिए तर त्यो टाई धीरेन्द्रले डेरामा कहिले देखेन धीरेन्द्र त्यहाँ मिसिएपछि उसको नयाँ खाट भान्सा खण्डको नजिकै राखियो धीरेन्द्रले डेरामा बस्न आएको केही दिनमै थाहा पायो कि बसन्तराज नामी जुवाडी रहेछन् उनी भर्खरै खुलेको सोल्टी होटलको जुवाघर पुराना साहेबज्यूहरूको अखाडा विष्णु पाउरोटी नक्सालको शमशेर थापाको खाल जस्ता प्रख्यात ठाउँमा जुवा खेलेको कुरा गर्थे उनी हजार र लाख भन्दा घटिका कुरै गर्दैनथे अड्डाबाट छुटेर आएपछि उनी जुवाको खालमा जाने भएकाले धेरै जसो धीरेन्द्र एक्लै डेरामा हुन्थ्यो अनि भात र तरकारी मात्र खाएर सुत्थ्यो सुरुमा उसलाई भात पकाउन निकै गाह्रो लागेको थियो तर भोकका अगाडि भूतपूर्व जमिनदारको नाति र वर्तमान विधान पञ्चको छोराको रफा खुस्किन्थ्यो थियो चाँडै नै ऊ भातमा पानी अड्कल्ने मट्टीतेलले बल्ने स्टोभ सल्काउने भात भर्सेर पाके नपाकेको थाहा पाउने र तरकारीमा नुन हाल्ने अनि मसला पिन्ने जस्ता आधारभूत सिपमा पारङ्गत भयो ऊ खासै मिठो गरी पकाउन पनि जान्दैनथ्यो पाक कलामा ऊ पछिसम्म पनि अनाडी नै रह्यो उसलाई हजुरबा अथवा बाको जस्तो मिठो मसिनो खानामा खासै सोख पनि थिएन उसलाई जस्तो खाना पनि उत्तिकै थियो सायद यसमा उसकी आमाको अप्राकृतिक अवसानले केही काम गरेको थियो कि हरेक दिन स्कुलबाट फर्केपछि उसको एउटै काम हुन्थ्यो त्यो दिन पढाएको पाठ पढ्ने पहिले जस्तो ऊ घोकन्ती विद्यामा विश्वास गर्दैनथ्यो घोक्ने लत त उसले आनन्दकुटी गएपछि त्यागिसकेको थियो खास गरी उसलाई मनपर्ने एकजना शिक्षकले बुझेर पढ्न भनेपछि उसले घोक्न छाडिदिएको थियो उनले निकै प्रभावकारी ढङ्गले भनेका थिए बुझेर भन्ने हो नबुझी घोकेको केही काम लाग्दैन भनेर तिनी विज्ञान शिक्षकले संसारमा भगवान भन्ने वस्तुको अस्तित्व नै छैन भनेर ठोकुवा पनि गरेका थिए उनले भनेका थिए विज्ञान भनेको प्रयोग र परीक्षणबाट बनेको शास्त्र हो तथ्य नभएको विज्ञान हुन सक्दैन जति देशले विज्ञानको बाटो समाते तिनको सभ्यता र विकास माथि पुगेको छ र जसले अन्धविश्वास रोज्यो ती देश र त्यहाँका जनता पछाडि परेका छन् उनको कुरा गराईको शैली पनि गजबकै थियो प्रभावपूर्ण र बुझ्न सहज उनको नामै पनि राम्रो थियो सदानन्द गिरी आनन्द कुटीमा सदानन्द गिरीको प्रेरणा पद्मोदय आएपछि पनि सतत कायम रह्यो धीरेन्द्र हरेक दिनको पाठ त्यही साँझ पढ्थ्यो र भोलिपल्ट बिहान बिउजना साथ अघिल्लो साँझ पढेको पाठ सम्झने प्रयास गर्थ्यो जुन बिर्सिएको हुन्थ्यो त्यो पुनः बिहान दोहोर्याउँथ्यो यो खासाको कायदाले धीरेन्द्रको पढाइप्रतिको आत्मविश्वास बलियो बन्दै गयो ऊ बिस्तारै बदलिँदै जान थाल्यो गर्मीका दिनहरूमा सात साढे सात बजेसम्म उज्यालै रहन्थ्यो चार बजे स्कुलबाट फर्केपछि कुनै कुनै दिन धीरेन्द्र आफ्नो पाठ पढिसकेपछि नजिकैको हलमा सिनेमा हेर्न जान्थ्यो सहरका अग्ला पर्खालहरूमा नयाँ सिनेमाका ठुल्ठुला पोस्टर टाँसेर सिनेमा बदलिएको जानकारी दिइन्थ्यो सिनेमा राम्रो रहेछ भने धेरै दिनसम्म हाउसफुल हुन्थ्यो र ब्ल्याकमा टिकट समेत किन्नु पर्थ्यो तर ठिकैको छ भने बेलुकी छ बजेको रात्रि सोमा टिकट पाउन पनि कठिन हुँदैनथ्यो गोजीमा एक भिक्षुका मात्र छ भने पनि जय नेपाल चित्रघरमा चौथो श्रेणीको टिकट पाइन्थ्यो पद्मोदय हाई स्कुलको विद्यार्थी भएर दिल्ली बजारमा दुई वर्ष बसुन्जेल उसले प्रत्येक साता एउटा न एउटा फिल्म हेरेको थियो सधैँ फिल्म हेर्न जाँदाको उसको साथी थियो बागबजारको सुजन तन्डुकार कदमापुरको र रङको अनुहार भएको सुजन स्कुलमा भर्ना भएको एक साताभित्रै उसको मिल्ने साथी बनेको थियो दुवैजना खुब मिल्दथे सुजन धीरेन्द्रसित नेपालीमा कुरा गर्थ्यो ऊ धीरेन्द्रसित मात्र होइन घरमा समेत नेपाली बोल्थ्यो नेपालीमा अनुत्तीर्ण हुन्छ भन्ने भयले उसका पढे लेखेका छिमेकी र नातेदारले उसलाई नेपाली मात्र बोल्न हौस्याएका थिए अझ उसलाई भनेका थिए पर्वती साथीसँग मात्र सङ्गत गर्नु उनीहरूको सङ्गतले चाँडै नेपाली सिकिन्छ र जहाजमा पनि सजिलो हुन्छ कुनै किसिमको डर हुँदैन साँझमा सँगै मिलेर पढ्ने भनेर सुजन बागबजारबाट धीरेन्द्रको डेरा आउँथ्यो र पाउने छ बजीतिर उनीहरू रानी पोखरीको विश्वज्योति नयाँ सडकको रञ्जना वा हत्तीसार उताको जय नेपाल चित्रघरतिर लाग्थे उनीहरू कहिलेकाहीँ स्कुलबाट भागेर पनि सिनेमा हेर्न जान्थे टिकट पाइएन भने हलको गेटमा कान थापेर सिनेमाका संवाद र गीत मात्र सुनेर भए पनि फर्किन्थे धीरेन्द्र पद्मोदयमा पढ्न थालेपछि बारसितको सम्बन्धमा पनि केही सुधार आएको थियो नरेन्द्रनाथले वसन्तराजसित बेला बेला उसको विषयमा बुझिरहेका हुन्थे यसै पनि वसन्तराज हरेक कुरालाई सकारात्मक हिसाबले लिने खालका मानिस थिए त्यसबाहेक उनी व्यक्तिगत रूपमा नरेन्द्रनाथका समर्थक पनि थिए उनी बारम्बार भन्थे पञ्चायती व्यवस्था मन नपरे पनि नरेन्द्रनाथ मलाई पर्छन् धीरेन्द्र आफै पनि आनन्दकुटीका तुलनामा सज्जन बनेको थियो अझ राजले उसका विषयमा केही बढाएर राम्रो कुरा पनि दिने गरेकाले बा पनि सङ्लिँदै गएका थिए फेरि उनले धीरेन्द्रसित भुलचाल गर्न थालेका थिए उसलाई पहिले झैँ माया गर्न थालेका थिए उसलाई ठुलो मानिस बनाउने उनको आशा बढ्दै गएको थियो बाको यस्तो व्यवहारका कारण छोराको मन पनि बदलिँदै गएको थियो र छोराले पहिलेभन्दा बढी जिम्मेवारी बोध गरेर पढ्न थालेको थियो यही बेला बालाई उसले लगाएको हत्याको आरोप पनि खुलिएको कपडा झैँ भयो यस्ता सदाशय र मनकारी मानिस कसरी हत्यारा होलान् र सायद बाका शत्रुहरूले बढाई चढाई गरेको विषय हुन सक्छ यो ऊ यस्तै टुङ्गोमा पुगेको बेला त्यो अप्रिय दुर्घटना भयो दसैँको दुई साता लामो विदा सुरु हुनुभन्दा एक दिन अगाडिको कुरा धीरेन्द्र र सुजन स्कुलबाट भागेर सिनेमा हेर्न रञ्जना पुगेका थिए त्यो दिन धीरेन्द्रसित निकै पैसा थियो बसन्तराजले जितौरी भन्दै दस रुपियाँ दिएका थिए उनी बरोबर त्यसरी पैसा दिन्थे खास गरी जितेपछि जितौरी बाँड्दै हिँड्थे जब हार्थे त्यो बेला चाहिँ मुख अँध्यारो बनाउँथे इन्टरभलमा जब बत्तीहरू झलमल्ल बले धीरेन्द्रले आफ्नो सिटभन्दा दुई रो अगाडि बालाई देख्यो उनी पछाडिबाट पनि अलग्गै चिनिन्थे खास गरी उनको शिरमा सक्कली ढाकाको पालपाली टोपी हुन्थ्यो उनी टोपीमा निकै व्यक्तित्ववान देखिन्थे लुगामा चाहिँ उनी कमै सुरुवाल र ज्वारी कोटमा थिए उनलाई देख्नासाथ धीरेन्द्रले आफ्नो मुन्टो अगाडिको सिटले छेकिने गरी निहुर्यायो त्यस बेला सुजन पिसाब फेर्न भने बाहिर गएको थियो उसले फेरि डराई डराई अगाडि बसेका बातिर हेर्यो उनी अगाडि फर्केका थिए पछाडि फर्केका भए उसलाई ठाडै देखिहाल्थे बत्तीको उज्यालोमा धीरेन्द्रलाई निकै सकस भइराख्यो ऊ भन्दा चाँडो इन्टरभल सकियोस् र अँध्यारो भएपछि त्यहाँबाट भाग्न पाइयोस् भनी कामना गर्न थाल्यो नभन्दै एकछिनपछि आधा बत्तीहरू निभे र पर्दामा विज्ञापनका दृश्यहरू झुल्किन थाले पिसाब फेर्न गएको सुजन पस्ता पस्दै सबै बत्ती निभिसकेको थियो इन्टरमिसन पछि सिनेमातिर उसको खासै ध्यान जान सकेन अँध्यारोमा सुटुक्क निस्केर भाग्ने मन भइराख्यो तर यसका लागि सुजनलाई मनाउन आवश्यक थियो राज कपूरको चर्चित सिनेमा थियो त्यो सङ्गम सायद वैजन्तीमाला र राज कपुरको प्रेम लीला देखेर सुजन लट्ठिएको हो त्यत्तिकैमा उसले सोच्दै नसोचेको कुरा देख्यो उज्यालोमा बत्ती झ्याप्प निभाउँदा एकछिन संसारै नचिनिने किसिमको हुन्छ तर जब बिस्तारै आँखाहरू अभ्यस्त हुन्छन् अँध्यारोका मानिसहरू छाया झै स्पष्ट हुँदै जान्छन् धीरेन्द्र सिनेमातिर होइन लगातार बातिर हेरिरहेको थियो बा एक्लै आएको भन्ठानेको सारी लगाएकी महिलासँग पो रहेछन् उसले स्पष्ट देख्यो उसको दाहिने हात ती महिलाको गर्दनमा माला झै बेरिएको थियो त्यो देखेपछि ऊ पहिलेको मनोदशाबाट पुरै उत्रियो ऊ फिल्म छोडेर भाग्ने कुराको विपक्षमा गयो को हुन् ती महिला ती आइमाईसित बाको के सम्बन्ध छ फिल्मको लगभग उत्कर्ष नाउन्जेल ऊ यस्तै प्रश्नले हो ऊ भित्रभित्रै काँपिरहेको थियो फिल्म समाप्त नहुँदै धीरेन्द्र जुरुक्क उठ्यो र सुजनलाई तान्यो ए सुजन उठ उठ्यार एउटा एकदम जरुरी कुरा सम्झेँ मैले बर्बादै पो हुने भयो हिँड सुजन हो नजिकका अरू दर्शकले पनि उनीहरूलाई हेर्न थाले धीरेन्द्र चिच्याएको सुनेर सुजन हत्तपत्त उठ्यो धीरेन्द्रले उसलाई तानेर बाहिर ल्यायो बाहिर आउँदा सुजन के भएको हो भनेर पुरा अलमलमा थियो के यार हाम्रो बादेखि नसुने अगाडि हाम्रो ज्यानमा र बाले त अर्की आइमाई पो लिएर आएर यार यहाँ सुन त तिनले त्यो ल्याएको आइमाईको हो आज तैँले पछ्याएर पत्ता लगाउनु पर्छ बुझिस्के है उसले बाहिरको उज्यालोमा आउन साथ भन्यो खै यार फासा मैले त तेरो कुरा केही पनि बुझिनँ यार साँच्चै भनेर ल सुजनले भन्यो पक पक एकछिन पख न बुझिहालिन्छ नि यो फिल्म छोड्छ नि म टाढैबाट चिनाइदिन्छु हाम्रो बार त्यो आइमाईलाई बुझिस् अनि तिनीहरू जहाँ जान्छन् त पछाडि ल्याएर जानुपर्छ जति समय लाए पनि म तँलाई त्यहाँ रत्न पार्क अगाडिको गेटमा गएर कुरिराख्छु नि कुरो बुझिने सुजन अझै अल्मलिएको देखेर धीरेन्द्रले गम्भीर भएर भन्यो हेर सुजन हाम्रो बा अपराधी हुन् अपराधी यस्तै हो भने त नयाँ स्वास्नी ल्याउन अब सानी मार्छ मार्छन् एक दिन यिनले कुरो बुझिस् के ऊ बाबु भाइ हो धेरै छलफलपछि सुजन धीरेन्द्रले भने जस्तै गर्न राजी भयो एउटा साथीलाई आपत विपद पर्दा अर्को साथीले नसगाउने कुरै आएन उनीहरू हलबाट निस्केको केबेरमै सिनेमा सकियो मानिसहरू कमिलाका ठुल्ठुला ताँती झैँ निस्किए त्यसबेला उनीहरू दुवै आरसी मम रेस्टुराँको माथिल्लो तलाबाट नरेन्द्र र उनले ल्याएकी महिला कुन बेला निस्कन्छन् भनेर हेरिरहेका थिए धीरेन्द्रले बाको सक्कली ढाकाको टोपी देखाएर सुजनलाई चिनायो त्यहाँ त टोपी लगाएको हो त्यही हो मेरो बा नरेन्द्रनाथ फासीबेगको गल्ली हुँदै ती महिलालाई लिएर इन्द्रचोकतिर बढे सुजन पछि पछि लाग्यो जासुसी किताबको डिटेक्टिभ जेम्स बन्डको सहायक जस्तै धीरेन्द्र रत्नबागतिर लाग्यो र सुजनलाई कुर्न थाल्यो करिब एक घन्टा बितेपछि सुजन मुसुमुसु हाँस्दै आयो र भन्यो अरे यार तेरो बाप पनि राज नै हो कि क्या हो गजब कि गजब गीत ल वैजन्तीमाला नै फसाएको रहेछ नि बुढाले क्या गरौँ रामो मुझे बुढा मिल गयो भने गीत छैन त्यसै ल ऊ यति भनेर झन्झन हाँस्न थाल्यो कहाँ गयो भन्न रुख यहाँबाट कहाँ गयो भन्दा उनीहरू ठाउँ पत्ता लाइस कहिले खै यार असम्मान डेरा लिएको जस्तो छ बुझिस् मैले उनीहरू पसेको घर पनि ठम्ब्याएर आएको छु तर देखाउन सक्छु म ल ठिक छ त्यसो भए अब आजै त नजाऊँ होला त्यहाँ आज त्यहाँ बा पनि हुन्छन् भोलि चाहिँ थोरै म त्यहाँ जानुपर्छ बुझिस् आज खाजा खान म त खुब भोक पनि लागिरहेछ अन्त बिचैमा उठाएर यार फिल्मको पाँच मिनट अगाडि निकालेर लास्टमा के भयो भने थाहा पाएन ल छोट छोड फेरि दोहोऱ्याएर हेरौँ कुनै दिन म छन्चेल फिक्री नगर के भाषा तर भोलि स्कुल छुटेपछि त्यो हाम्रो बाको हिरोइनको चाहिँ खोज तलास गर्नुपर्छ नि तर म मिलेर बुझिस् के असनको चोकबाट ठमेल क्षेत्रपाटी र ज्याठातिर सोझिएको गल्लीको केही अगाडि एसियन पेन्ट्सको एउटा ठुलो पसल थियो पश्चिम दिशामा फर्केको त्यस पसलको दाहिनेपट्टि पूर्वी दिशातर्फ सोझिएको एउटा सानो गल्ली थियो त्यो गल्ली सकिएपछि एउटा बहालतिर जाने होचो ढोका आउँथ्यो त्यो ढोकाबाट नछिर्दै त्यसको सामान्य एउटा घर थियो सुजन तन्डुकारले त्यहाँ पुगेपछि सानो स्वरमा भन्यो ल यही गर्नुपर्छ जहाँ हिजो तेरो बा एउटी त्यसलाई लिएर पसेथे बुझिस् के साँझ छिपिँदै थियो कुनै कुनै अध्ययारो गल्लीका कोठाहरूमा बिजुली बलिसकेका थिए बाहिर सडकमा चहल पहल बढे पनि गल्लीको यो खण्ड सुनसान थियो हाम्रो बा अझै पनि यहाँ रहेछन् भने त रङ्गे हात पक्राउ पर्छन् बुझिस् धीरेन्द्रले डरलाई जित्दै भन्यो सुजनले केही पनि जवाफ दिएन गल्लीमा उनीहरू दुईजना बाहेक अरू कोही पनि थिएन बाहिर एसियन पेन्ट्स बसेको घर अगाडिको मुख्य गल्लीमा मात्र साँझको चहल पहल थियो त्यतातिर तरकारी किन्ने ग्राहक र बेच्ने किसानहरूको जमघट बढ्दै थियो घरमा को हुनुहुन्छ धीरेन्द्रले जोड जोडले ढोकाको खापा थाप्दा पायो उसको पहिलो प्रयास खेर गयो कुनै उत्तर आएन होइन घरमा कोही पनि हुनुहुन्न वीरेन्द्रले फेरि स्वर बढाउँदै करायो उसको आवाज त्यो सुनसान गल्लीको होचो आकाश फेरि हो त्यो पछिल्लो आवाजले सायद काम गरेछ कि तिन तला माथिबाट एउटा आवाज आयो को ह भन्दै हामी हो हामी जवाफ धीरेन्द्रलाई दियो सु सु हामी हा अनुहारमा बिफरको खत बसेकी ती आइमाईको कर्कस प्रश्न फेरि त हो हामी यहाँ यहाँ बस्ने अन्टीलाई भेट्न आएको धीरेन्द्रले कुरो बनायो को आन्टी यहीँ डेरा गरेर बस्नुहुन्छ नि तल त्यति बेलासम्ममा पहिलो तलाको झ्यालबाट प्रधान पञ्च नरेन्द्रनाथकी महिला मित्रले चिहाइसकेकी थिइन् हजुर नमस्कार आन्टी धीरेन्द्रले उनलाई ताकेर हात जोड्यो उनी नमस्कार फर्काउने वा नफर्काउने भनेर अन्मा लिइन् हजुर आन्टी अङ्कल नरेन्द्रनाथ अधिकारीले एउटा खबर पठाउनु भएको छ हजुरलाई भनेर ढोका खोल्नुहोस् त आन्टी उसले भन्यो त्यसपछि तीन तला माथिकी दुब्ली आइमाईले झ्यालबाट निकालेको टाउको भित्र छिराइन् नरेन्द्रनाथकी महिला मित्र छिणीमा झरिन् र ढोका उघारिन् उनीहरू उनको पछि लागेर सरासर कोठामा पुगे कोठा सानो र सामान्य थियो एउटा खाटमा सफा तन्नाले ढाकेको ओछ्यान थियो मखमलको खोल हालेको सिरक भित्तामा पट्याएर राखिएको थियो तलको भुइँ सतरञ्जले छोपिएको अर्को कुनामा भान्सा व्यवस्थाका नयाँ सामान थिए अरू सरसामान पनि नयाँ थिए र तिनको गन्ध कोठाभरि फैलिएको थियो कोठामा एउटै झ्याल थियो जसको छेउमा मुजा परेको खैरो पर्दा झुन्डिएको थियो ती महिलाले भित्तामा रहेको स्विच थिचेर बिजुली पालिन् निकै राम्री थिइन् उनी उनको ठिक्कको र छरितो शरीर देख्दै बा फसेका रहेछन् भन्ने बुझ्न धीरेन्द्रलाई बेर लागेन अच्छा अङ्कलले के खबर पठाउनु भयो नि बाबु हिजो त यहीँ हुनुहुन्थ्यो बिहान मात्र त जानुभएको बिरामी सिरामी त पर्नु भएन त्यस्तो त केही होइन आन्टी सामान्य ज्वरो छ धेरै जिउ दुखिया छ भन्नुहुन्थ्यो क्यारे अब त खासै छैन अब केही दिन धैर्य गर्नु भन्नुभएको छ अनि निको भएपछि आउँछु भन्नुभएको छ धीरेन्द्रले ढाँट्यो अनि यी बाबु चाहिँ सुजनतिर औँल्याएर ती महिलाले सोधिन् यो मसँगै पढ्छ अन्टी सँगै आएको चाबेल हो यसको घर चाहिँ उसले सुजनको विषयमा पनि सानो कथा बनायो अनि बाबु चाहिँ साक्खै भतिजो हो त उहाँको तिम्रो बा त परिवारकै एक्लो छोरो भने होइन त नि हो अन्टी म चाहिँ अर्कै बाजेपट्टिको नाति परेँ त्यही त नि हेर छोरा कति दिनसम्म यसरी लुकेर बस्ने हो उहाँले मलाई बिहा गरेर घर पनि नभित्र्याउने अरे भन्नुहुन्छ पहिलो भन्नुभयो मेरो स्वास्नी मरी म विदुर छु भन्नुभयो अब अहिले भन्नुहुन्छ मेरो स्वास्नी छोरी छन् दोस्रो बिहा चाहिँ गर्न सक्थे अब आफै न्याय निसाब गर्ने ठाउँमा पुगे मान्छे कसरी मुलुकी ऐनलाई लत्याएर बिहे गर्ने भन्नुहुन्छ हे भगवान् मलाई कुन दशाले डुला आज बाबु उनी बोल्दा बोल्दै रुन थालिन् ठिक छ ठिक छ आन्टी पेर नगर्नुहोस् तपाईँ उहाँ चाहिँ त्यस्तो धोकेबाज हुनुहुन्न अब उहाँकी जेठी छोरी त मरिसक्यो भने आन्टी अब कान्छी चाहिँ छिन् जेठीपट्टिको एउटा छोरो छ कान्छीपट्टि पनि दुइटा छोरा भइसकेका छन् फेरि काका एकदम धनी के अब हाम्रो कान्छा हजुरबाले ब्याज लगाएर कमाएको एक भकारी चाँदीको मोर अझै काकासँग बाँकी छन् अब आन्टीलाई केही न केही व्यवस्था गरिहाल्नुहुन्छ नि उहाँले धीरेन्द्रले भन्यो त्यति भरोसा त छ बाबु मलाई उहाँ जस्तो असल मान्छेले मलाई धोका चाहिँ दिनुहुन्न धोका खाने त कुरै नगर्नु शान्ति धोका दिनुहुन्न उहाँले धीरेन्द्रको नाटकीय अभिनय र प्रदर्शन देखेर सुजन छक्क परिरहेको थिए हो त्यही त बाबु नत्र त झापादेखि उहाँको पछि लागेर म पनि किन आउँथेँ त ए आन्टीको घर झापा त्यसो भए म तेह्र थुमे सिटो लागि छोरी बाबु हाम्रो बाद झापा झऱ्या धेरै नै भयो म चाहिँ भद्रपुरमा जन्मेकी उहाँ तिम्रो काका पञ्चायतका प्रधान पञ्चायतको तालिममा झापा आउँदाखेरि मलाई भेट्नुभएको हामी आमाले होटल चलाउँछन् क्या त्यहाँ बा त मधेसको औलोले खाएर उहिले बितिसकेका तिम्रो काका राति रौसी खान आउनुहुन्थ्यो साथीहरूलाई लिएर पन्ध्र दिन तालिममा बस्दा पन्ध्रै दिन हाम्रै होटलमा आउनुभयो त्यति नै छिटो मलाई पनि फकाउनु भयो अहिले पनि सपना हो कि जस्तो लाग्छ म त अझ आमालाई नभनी हिँडेको बाबा उता आमा कति रोइराखी होलिन् ती महिला फेरि रुन थालिन् नरुनुहोस् आन्टी नरुनुहोस् राम्रै हुन्छ क्या त तपाईँलाई नराम्रो केही नै हुँदैन त्यही थियो नि बाबु जे भयो नि वारको पार भए हुन्थ्यो बिहे नगर्ने भयो एउटा पसल थापिदिनुहोस् सानो बाँसको व्यवस्था गरिदिनुहोस् भनेको आखिर आइमाईको जात माटोको गाउहरू जस्तो फुटेपछि नजोडिने म उहाँबाट बिटुली भइसकेँ मेरो उहाँ बा को छ नि बाबु संसारमा उनीहरू अरू केही बेर त्यहीँ बसे उनीहरूको जासुसी अभियानले पूर्ण सफलता प्राप्त गरेको थियो पहिले पढेका जासुसी उपन्यासले यति बुद्धि दियो भन्ने लाग्यो धीरेन्द्रलाई नरेन्द्रनाथकी महिला मित्र धीरेन्द्रको कुरामा यति पग्लिइन् कि उनी मिठाई किन्न जान्छु भनेर उठिन् तर उसले उसलाई रोक्दै भन्यो पर्दैन आन्टी हामी खाजा खाएर आएको भोकै भयो भनिहाल्थ्यौँ नि आन्टीलाई बाहिर गल्लीमा निस्किँदा धीरेन्द्रले सुजनलाई भन्यो थाहा छ सुजन तलाई आज म राजाको पनि राजा भएको छु जुजुको पनि जुजु जुजुको जुजुलाई के भन्छन् थाहा छ तँलाई अह थाहा छैन के भन्छ बासा बादशाह भन्छन् बुझिस बासा तासको बासा होइन ठुलो देशको ठुलो बादशाह लै आज झोसीतिर घुम्न जाउँ म आज तँलाई गाँजा खुवाउँछु बुझिस इङ्ग्लिस गीत पनि सुन्न पाइन्छ त्यहाँ भ आज नजाउँ दिदी बिरामी छन् हामीले अराको काम गर्नुपर्छ हामीले छिट्टै आइज भन्नुभएको छ आज छिटो त के छिटो नि अब रातै परिसक्यो त्यही भएर त घर जाम भनेको ल त नि हिँड त्यसो भए घरतिर जाऊँ असनको मुख्य चोकबाट भोटाहिटीतिर छिर्दा मानिसहरूको चहल पहल घट्दै थियो भित्र बिजुलीका चिमका फिक्का पहेँला बत्तीहरू बलिरहेका थिए पसलेहरूले पसल पसलका ढोकामा झुन्डिएका कपडा जुत्ता र पसल अगाडि राखिएका भाँडाकुँडा भित्र थन्क्याउन थालिसकेका थिए रत्न पार्क वरिपरिको सडकमा सवारी साधन पनि थोरै मात्र गुड्न थालेका थिए रानी पोखरीको घण्टाघरले रातको आठ बजेको जानकारी दिइयो तेरो फोक्रिया कामले गर्दा आज आमा मसँग खुब रिसाउँछिन् बुझिस् थप्परै खानुपर्ने हो कि अबदेखि म तेरो पछि लाग्दिनँ के अरे धीरेन्द्र सुजनले घन्टाघरको आवाजको प्रतिक्रियामा भन्यो दे नगरा सुन तर आज म पनि तैँसँग जान्छु बुझिस् पढ्दा पढ्दै ढिलो भयो भनेर म कुरो मिलाउँछु कुरो बुझिस् के कुरो मिलाएर के गर्ने त दुई महिना बाँकी छ जहाँ न सत्य ल यसपालि म नेपाली र संस्कृतमा फेल हुनेवाला छु सुजनले रुला रुला झैँ गरी भन्यो तेरिका नडरा न भने म छैन म म मद्दत गर्छु तँलाई म यो बाको काण्डलाई सानी कानमा पुर्याउँछु बुझिस् कि अनि घरमा मारामार भएको मजा लुट्छु त्यसपछि मात्र मेरो मन शान्ति हुन्छ के अनि सँगै मिलेर पढौँला बुझिस् अरू त ठिकै हो धीरेन्द्र म्याथ पनि ठिक छ इङ्ग्लिस पनि ठिक छ तर नेपाली र संस्कृत म सिकाउँछु त नि के नभए जाँचमा आउन सक्ने प्रश्न र उत्तर पनि कण्ठ पार्न लाउँछु हुन त म कण्ठ पार्ने पक्षमा चाहिँ छैन तर अर्को उपाय पनि त के छ कुरा नबुझे पनि कण्ठ लेखिदिने पास भइहालिन्छ खै नेपाली र संस्कृतको विषयमा त मेरो दिमागले कामै गर्दैन घोक्नै सक्दिनँ म नभए चिट सार्ने किन घोक्नु पर्यो भाउ त्यो त झन् खतरा हुन्छ हाम्रो स्कुलमा कसैले पनि गरेको छैन अहिलेसम्म त्यस्तो हो त्यही कसैले नगरेको काम त हामीले गर्नुपर्छ नि बुझिनस् बागबजारको मध्यभागमा पुगेपछि सुजन धीरेन्द्रसित जान्छु पनि नभनी मुख फुलाउँदै घरतिर हिँड्यो धीरेन्द्रले एकछिन उभिएर उसलाई हेरिराख्यो सुजन कस्तो कस्तो सोझो खालको छ रिसाए पनि शान्त देखिन्छ दसैँ बिदामा धीरेन्द्र घर आयो बाँकी अर्की आइमाईका विषयमा सानियामालाई चुक्ली लगाउनु थियो तर मौका मिलिरहेको थिएन ऊ एकान्त खोजिरहेको थियो घर आएको भोलिपल्ट दिउँसो सानियामा नजिकैको कुवामा दसैँका लुगा धोइरहेकी थिइन् तर उनीसँगै माइली दिदी पनि भएकीले उसले मुख फोर्न सकेन त्यसै साँझ सानियामा पुरानो घरको गोठमा पसेको छाल पाएर ऊ पनि त्यहीँ पस्यो तर बुढो गाईले किलो भाँचेको रहेछ उल्टै किलो ठोक्ने काममा फस्न पुग्यो त्यसपछि माइली दिदी बाल्टिन लिएर दुध दुहुन पसिहालिन् फेरि अर्को दिन भन्सामा सानियामा एक्लै थिइन् धीरेन्द्र यही मौका हो भनेर त्यहाँ पुग्दा कान्छो भाइ सुरेन्द्र बाहिरबाट कोको होलो गर्दै रोयो र उनी बाहिर निस्किन् त्यसै बेला धारामा पानी लिन गएकी माइली दिदी पनि आइहालिन् यसरी पछिका चार दिन पनि त्यत्तिकै बिते पाँचौं दिन पनि ऊ त्यसैका निम्ति अवसर खोज्न एउटा षड्यन्त्रकारी झैँ घरमा यताउता गरिरहेको थियो अचानक बा आएर ट्याप्पा हातमा समातेर उसलाई बारीतिर घिच्याए बाले तानेपछि धीरेन्द्र कहालियो उसका खुट्टा लगलग काम्न थाले घर अगाडि ठुलो बारीको पाटो थियो त्यहाँ भोकटे सुन्तला अम्बा नास्पति र पारिजातका अग्ला रुखहरू थिए नरेन्द्रनाथ छोरालाई अलि पर पुर्याएपछि जङ्गिन थाले मेरो छोरो आफ्नै रगत भने तँलाई त शत्रु पो परेछस् धीरेन्द्र बोल्न सकेन खासमा ऊ बाको व्यक्तित्वले सधैँ किचिँदै आएको थियो उनका दुई आँखा आफूतिर सोझिना साथ उसको शरीरमा कुदिरहेका रगत झमेझै हुन थाल्थ्यो उसको दिमाग जड बन्थ्यो तैँले जे देखिस् नि धीरेन्द्र तैँले जे बुझिस् त्यो पुरा पुर सत्य हो त्यो मेरो सामान्य गल्ती होला तर अपराध भने होइन बुझिस् ठुलो भएपछि बुझ्लास् तपाईँ जीवनमा यस्ता जटिलताहरू हुन्छन् मैले चाहे भने म उनलाई कान्छी स्वास्नी बनाएर जुनसुकै बेला भित्राउन सक्छु कानुन नैतिकता तेरि सानी आमा चुसम्म गर्न सक्थे ल्याउन सक्छु म तर म त्यसो गर्दिनँ जिन्दगी जिउने मेरो आफ्नै नियम छन् मेरो आफ्नै आदर्श छन् त्यसैले कुरा बुझ केटा मलाई बदनाम गर्ने बाटोमा नलागेस् राम्ररी पढ ठुलो मान्छे बन तेरो जिन्दगी नितान्त तेरो मात्रै हो अरूको लागि होइन आफ्नो जिन्दगीको हिफाजत त आफै गर म तेरो शत्रु हुँ म त तेरो भलो चिताउने बाउ हुँ मेरो भन्नु यति हो వీరేంద్ర ఎవర్ న్యూ नरेन्द्रले धीरेन्द्रको हात छोडिदिए र त्यहाँबाट गाउँतिर लागे रहनभुल्ल परेर उसले बालाई हेरिराख्यो नरेन्द्रनाथको एउटा यस्तो झापडले सानीआमालाई भड्काउने धीरेन्द्रको रणनीति धुलो हुन पुग्यो उल्टो उसलाई आफै पो अपराधी हो कि भने झैँ लाग्यो त्यसपछि त उसलाई दसैँ कहिले सकिएला र सहर भागुला भन्ने चिन्ताले मात्र सताइ राख्यो उसको यस्तो पराजयले बासितको सम्बन्ध झन् दुरूह हुन पुग्यो ऊ उनीप्रति झन बढी ईर्ष्यालु भएर निस्कियो बा राम्रै मान्छे होलान् भन्ठानेको त के असल हुन्थे मती बिग्रेका खलनायक पो रहेछन् उसले मनमा धेरै दिनसम्म यस्तै ठहर पालिराख्यो र भित्रभित्रै जलिराख्यो चाडबाड आएपछि अरू रमाउँथे धीरेन्द्रलाई भने सकस हुन थाल्थ्यो तिहारमा उसलाई त्यति अप्ठ्यारो अनुभव हुँदैनथ्यो किनकि उसका दिदीबहिनी थिएनन् र सानो छौन्जेल ऊ बाको हात समातेर रानी पोखरीको बाल गोपाल मन्दिर जान्थ्यो किनकि बाका पनि दिदीबहिनी थिएनन् जब लाठे भयो उसले बालाई छोडिसकेको थियो र भाइटिकाको दिन मन परे रानी पोखरी पुग्थ्यो नपरे सिनेमा हलतिर सोझिन्थ्यो तर दसैँ उसका निम्ति ठुलो झमेला बन्थ्यो दसैँमा उसको उमेरका केटाकेटी देवी थानमा हुल बाँधेर जान्थे तर उसलाई त्यति रुचि हुँदैनथ्यो अष्टमीका दिन उसको उमेरका केटाहरू खसी मार हान्न खुकुरी लिएर गाउँ चाहर्थे उसलाई त्यसमा पनि पटक्कै रुचि थिएन उसलाई खसी काट्दा निस्कने रगत देखेपछि चक्कर लागेर आउँथ्यो ऊ अन्तर्यमा डरपोक थियो उसलाई दसैँको टिका पनि मन पर्दैनथ्यो तर मन नपरी नपरी घरमा टिका लगाएपछि उसको मन हल्का हुन्थ्यो दसैँमा मामा घर जानमा पनि उसलाई कहिले उत्साह भएन सायद आमा नभएपछि मामा घरसित पनि टाढा भएको थियो पिङ खेल्ने र ओखर हान्नेमा पनि उसको रुचि थिएन बरु ऊ आनन्दपुरबाट दुई माइल हिँडेर ठिमी पुग्थ्यो र त्यहाँबाट बस चढेर भक्तपुरको नवदुर्गा चलचित्र मन्दिरमा पुराना हिन्दी सिनेमा हेर्न मन पराउँथ्यो प्यासा मुगल ए आजम मधुमती जस्ता पुराना फिल्महरू उसले त्यहाँ दोहोरे तेहरे हेरेको थियो गुरुदत्तको प्यासा हेरेपछि त कैयौँ दिनसम्म उसको दिमाग खराब भएको थियो उसमा असल कवि र आदर्श प्रेमी हुने दुवै लक्षण थिएनन् तर पनि प्यासामा चित्रित कविको प्रेम र कविताले उसलाई पागल जस्तो बनाएका थिए नवदुर्गामा दिउँसो दुई बजेको सो हेरेर घर फर्कँदा सधैँ रात पर्दथ्यो झन्डै पाँच बजे फिल्म छुट्थ्यो र बस चढेर ठिमी हुँदै फर्किँदा डेढ घन्टा अरू लाग्थ्यो बोडे सहरको पूर्वोत्तरको डिलबाट ओर्लिएपछि बाराहीको गलमा आइपुग्दा आकाशमा चन्द्रमा उदाइसकेका हुन्थे मनहराको एकान्त फाँट काटेर गाउँतिर लाग्दा डरले उसका खुट्टा काँपिरहेका हुन्थे तर पनि यो उसलाई निकै मन पर्थ्यो ऊ जसो साथ खोज्दै गाउँको नाताले दाइ पर्ने एउटा लठेब्रोलाई थियो त्यो लठेब्रो पनि फिल्म भनेपछि ऊ जत्तिकै पागल हुन्थ्यो हरेक वर्ष दसैँको विधामा उनीहरूको देवी भक्ति भक्तपुरको नवदुर्गा चलचित्र मन्दिरमा हुने गर्थ्यो तर यसपालि नवदुर्गा चलचित्र मन्दिरको सिनेमा र लठेब्रोसँगको सङ्गतबाट ऊ सुखी बन्न सकेन मन ठिक नभएपछि सुख एक्लोको मात्र के लाग्छ र यसैले टिकाको भोलिपल्टै पढ्नुपर्ने बहाना झिकेर ऊ सहरतिर फर्कियो डेरा पुगेपछि मात्र उसलाई नयाँ र स्वतन्त्र संसारमा पुगेको अनुभूति भयो उपन्यास हजार माइलको बाटोको तेस्रो भाग यही सकिन्छ हामी आशा गर्छौ आजको अङ्क तपाईँलाई रोचक लाग्यो हवस् त अर्को अङ्कमा फेरि भेटौँला यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ सुन्नेलाई सुनको माला यस कार्यक्रमको publicity partner TBI group Nepal recording तथा मिक्सिङ भुवन पौडेल अनियर टेक्निसियन जयराम नगरकोटी र सृजना तामाङ सूत्रधार पवनराज पौडेल प्रतिक्रियाका लागि फेसबुक डट कम स्ल्यास थाहा सञ्चार वा सञ्चार एट जिमेल डट कम